नदेख्दा त्यो जुन पनि निराश हुँदो आकाशका ताराहरू पनि चुपचाप शान्त रूपमा झलमलाउँदो हो सक्ने भए यी हावाहरूसँगै मायाका आयामहरू अनि मायाका न्यानोपनहरू मिसाएर हाम्रो आफ्नो मान्छेसम्म पुर्याउँथ्यौँ होला हामी तर विवश यी रातहरूमा मनमा दबिन्छन् हाम्रा भावनाहरू अनि मायालु आभासहरू थाहा छैन तपाईँ के गर्नुहुन्छ यस्तो बेला तर जब जब म मेरो आफ्नो मान्छेलाई सम्झन्छु तब म खोज्छु एउटा माध्यम जसले पुर्याउन सकोस् मेरो मायाका आभासहरू उनको मुटुले आभास गर्ने गरी जसले पुर्याउन सकोस् मेरा हरेक आँसुका अनुत्तरित प्रश्नहरू मुटुदेखि मुटुसम्म अझै बढ्दै गएको छ अँध्यारो रातले हाम्रो जिन्दगीलाई जिन्दगीको उज्यालोहरू सबै ढाकिदिएको छ अँध्यारो रातहरूमा पनि हाम्रा मनका आवेगहरू मनका प्रेमहरू मनमा गुम्सिएका कसैका लागि भावनाहरू उब्किन खोज्छन् निक्लन खोज्छन् पुग्न खोज्छ एउटा माध्यमबाट हाम्रो आफ्नो मान्छेको मुटुसम्म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 भने तपाईँका कमेन्टहरू यसरी सुरु गर्न चाहन्छु एक्लो केटो भुवन लेख्नुहुन्छ मेरै लागि मनमा माया रहनु तिमी मेरै लागि मनमा माया रहनु तिमी खुसीसँगै नाता गाँसी हाँसिरहनु तिमी तिम्रो सपना बुन्दा बुन्दै म मरि गए पनि तिम्रो सपना बुन्दा बुन्दै म मरि गए पनि मेरै सट्टा जुनी जुनी बाँचिरहनु तिमी मेरै लागि जुनी जुनी बाँचिरहनु तिमी भनेर लेख्नु भएको छ एक्लो केटो भुवन भन्नुभएको छ जस्ट फर माई सोमिया भन्नुभएको छ दादा जति भुल्न खोज्छु झन् उति नै याद आउँछ उनको किन होला है के छ खबर it's me Bhuwan Tamang from Makwanpur Gadhinau मनोकामनाबाट आज मेरो सन्देश भन्नुपर्दा मेरो फ्रेन्ड उमेश सरगम अनुष्का त्यसै गरी प्रमिला र मेरा अल फ्रेन्ड लगायत मेरो मुटुको धड्कन सोमियालाई miss you and love you so much भन्दै छुट्टिन्छु बबाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि यस्तै हो भुवनजी हामी कसैलाई माया गर्छौँ भुल्न धेरै गाह्रो हुन्छ त्यसैले त मायाको महत्त्व छ यदि हामी धेरै माया गर्छौँ कसैलाई उसको याद नै आएन भने त्यो माया के माया हुन्छ र होइन र अवश्य भने तपाईँको यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ भुवनजी त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ दिपा लामाजीले दिपाजी लेख्नुहुन्छ हेलो स्विट भोइसको धनी चन्द्र दाजु दर्शन नमस्ते है म हेटौँडा सोह्रबाट दिपा मेरो आजको एसएमएस भन्नुपर्दा माई हट कान्छु बी डट डट डटलाई miss you and love you so much भन्न चाहन्छु मेरो मनमुटुमा बस्न सफल साथीहरू कान्छु सबिना बबिता अनु मेनुका विमला जिना पूजा सुनिता लगायत नेम छुटेका अल फ्रेन्डलाई मिठो माया मिठो सम्झना भन्छु साथै अवरल प्रेमीलाई पनि बिर्सेको छैन भन्छु अनि मेरो नामटानमा बस्नुहुने फ्यामिलीलाई पनि धेरै सम्झिरहेको छु भन्दै छुट्टिन्छु ओके बबाई दादा miss you Sarovar ninety two point five mega hertz भन्नुभएको छ धेरै धेरै धन्यवाद छ दिपाजी तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ कार्यक्रम मुटुदेखि मुटुसम्म मार्फत तपाईँ तपाईँका सन्देशहरू सुनिरहनु भएको छ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस एउटा खाली ठाउँ यच यच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको सन्देश लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँको म्यासेजहरू प्राप्त भइरहेको छ म म्यासेज पढ्न चाहन्छु यतिखेर हेलो दादा हजुरको खाना खानुभयो त भन्नुभएको छ खाना भइसकेको छ मि बबिता घलान फ्रम भैँसे साथीहरू सबै सबैलाई मिस यु भन्न चाहन्छु स्पेसल हजुरलाई एन्ड मेरी दि रेणुलाई भन्नुभएको छ थ्याङ्क यू सो मच मलाई पनि सम्झनु भएकोमा बबिताजी तपाईँलाई पनि मिठो सम्झना मेरो तर्फबाट अर्को एसएमएस गर्नु भएको छ हेलो दादा हाउ आर यु भन्नुभएको छ एकदमै ठिक छु दादा मेरो प्यारो हजुर पुरुषोत्तम ढकाललाई धेरै miss and I love you भन्न चाहन्छु म उहाँ बिना एकपल पनि बाँच्न सक्दिनँ भन्नुभएको छ त्योभन्दा पछाडि पनि उहाँले केही कुरा लेख्नु भएको थियो होला अवश्य पनि पुरुषोत्तमजीले सुनिरहनु भएको होला तपाईँ उहाँ बिना बाँच्न सक्नुहुन्न उहाँ तपाईँ बिना बाँच्न सक्नुहुन्न मायाको सबैभन्दा राम्रो पक्ष नै यही हो धेरै धेरै धन्यवाद छ नाम चाहिँ लेख्नु भएको छैन तपाईँले अर्को एसएमएस गर्नुभएको छ हेलो दादा हाउ आर यु दादा मेरो प्यारो हजुर पुरुषोत्तम उहाँले नै लेख्नु भएको रहेछ पनि त्यति मात्र एसएमएस आएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसका लागि तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर या चार एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको मुटुको कुरा लेखेर तिन चार चार दुई दुईमा कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ तपाईँका सन्देशहरू सुनिरहनु भएको छ आफ्नो मान्छेले कतै तपाईँलाई म्यासेज पो छोड्नु भएको छ कि सुन्न सक्नुहुन्छ र तपाईँ पनि म्यासेज छोड्न सक्नुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म मार्फत यतिखेर तपाईँको कमेन्टहरू पढ्दैछु म दिपाजी र एक्लो केटो भुवनजीको कमेन्ट मैले पढिसकेको छु त्यसै गरी अर्को कमेन्ट पढ्दैछु मलाई अलिकता गाह्रो भइरहेको छ यो प्रब्लम भइरहेछ इन्टरनेटमा कहिलेकाहीँ समस्या आइदिन्छ तैपनि तपाईँका समस्याहरू नहुने गरी तपाईँका कमेन्टहरू तपाईँका एसएमएसहरू लिने तर्खर हमेसा गरिरहेको हुन्छु र धेरै साथीहरूको कमेन्ट मैले पढ्ने क्रममा छु यतिखेर एक्लो केटो भुवनजीको पढिसकेको छु दिपाजीको पनि पढिसकेको छु त्यसै गरी अर्को कमेन्ट छ अविरल प्रेमीजीले लेख्नुहुन्छ रोएको बाहना गर्दै रुमाल नधोए हुन्छ मलाई सम्झेर मेरो तस्विर नछोए हुन्छ रोएको बाहना गर्दै रुमाल नधोए हुन्छ तिमी त को मलाई सम्झेर मेरो तस्विर नछोए हुन्छ तिमी त पराएको भइसकेको मान्छे तिमी त पराएको भइसकेको मान्छे अब मलाई याद गर्दै भुलेर नि नरोए हुन्छ रोएको बहाना गर्दै रुमाल नधोए हुन्छ मलाई सम्झेर मेरो तस्विर नछोयो हुन्छ भन्नुभएको छ अविरलजीले लेख्नुहुन्छ हेलो दादा नमस्ते सन्चै हुनुहुन्छ म धेरै दिनको अन्तरालपछि फेरि तपाईँ सामु हज हाजिर भएको छु मि मुटुविहीन मान्छे अविरल प्रेमी मिसन फ्रम न्युवाटार तामाङ बस्ती नाउँ क्षितिज पारेको बसाई दोहा कतारबाट आज मेरो एसएमएस भन्नुपर्दा दादा मेरो घर परिवारलाई मिस यु भन्छु अनि मुटु बिनाको मान्छेको हटली एसएमएस हुन्छ र दादा होइन भन्नुभएको छ मुटु बिना मान्छे हुँदैन तपाईँलाई कहिलेकाहीँ मुटु नभएको आभास होला मुटु नभएको आभास दुई तरिकाले हुन्छ नम्बर एक तपाईँको मुटु कसैले चोरेको हुनुपर्छ तपाईँको आफ्नो मान्छे र नम्बर दुई तपाईँ पीडित हुनुहुन्छ मायामा यो दुइटा केसमा भने हामीलाई मुटु नभएको आभास हुन्छ तर मुटु त हुन्छ नै किन भन्दा मुटु नहुने भए किन हामीलाई मुटु नभएको भन्ने आभास हुन्छ र यो आभास जुन तपाईँमा छ मायाको आभास पीडाको महसुसहरू जुन तपाईँको मुटुमा छ तपाईँको भावनामा छ त्यसले नै जनाउँछ कि तपाईँसँग मोटो छ अविरलजी अगाडि लेख्नुहुन्छ एनिवे हर्डली एसएमएस नभए नि मेरो प्यारा प्यारा साथीहरू बबिता मुक्तान सबिना लामा दिपा लामा अनु तपाईँ अनु तामाङ थोकर युनिसा थिङ अनि नवीना डट डट डट र नेम छुटेका सबैलाई मिस यु भन्छु दादा अनि अन्त्यमा दादा तपाईँ प्लस दिदी सबैलाई पनि मिस यु भन्दै छुट्टिन्छु बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ धेरै साथीहरूको कमेन्टहरू आइरहेका छन् र तपाईँका कमेन्टहरूलाई पनि म कार्यक्रममा क्रमशः साथ क्रमशः राखिरहेको छु र एसएमएस आज अलिक कम आइरहेछ यो तपाईँले समस्या महसुस गर्नुभएको भए सरी र केही साथीहरूको एसएमएस आइरहेका छन् अवश्य पनि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 छु तपाईँलाई पनि सन्चै होला नाम चाहिँ उहाँको म कान्छी कान्छाको भन्नुभएको छ नाम पुरा लेख्नु भएको छैन आज चाहिँ मेरो सन्देश भन्नुपर्दा मेरो हस्बेन्ड रुपेशलाई love you and miss you भन्न चाहन्छु ओके गुड नाइट बबाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को को कमेन्ट पनि गर्नुभएको छ कमेन्ट गर्नुहुने साथी हुनुहुन्छ विक्रम अमुलजी लेख्नुहुन्छ दर्शन नमस्ते चन्द्रब्रु म केटिएमबाट विक्रम लामा म आज धेरै दुखी छु जुन आफूले सोचेको जस्तो किन पुरा हुँदैन माई हर्ट कान्छु दिपा एन्ड माई सन सुगमलाई धेरै सम्झिरहेको छु सानो म टाढा भयो नि बिर्सेको छैन कान्छु I miss you and I love you so much भन्छु एन्ड माई अल फ्रेन्डलाई miss you and for you server okay bye bye भन्नुभएको छ विक्रमजी यस्तै हो हामीले सोचेका सबै कुराहरू पुरा हुँदैनन् कहिलेकाहीँ बाध्यताले हामी टाढिनुपर्छ हाम्रो आफ्नो मान्छेको समीपबाट पनि सामिप्यताबाट पनि टाढिनुपर्छ तर जति टाढिए पनि तपाईँ आफ्नो मान्छेलाई सदैव माया गर्नुहोला यही आग्रह गर्न चाहन्छु म र तपाईँ आगामी दिनमा पनि यस्तै कमेन्टहरू गर्दै गर्नुहोला दिपाजीले पनि तपाईँको यो कमेन्ट सुनिसक्नु भएको हुनसक्छ भन्ने मलाई लागिरहेछ अवश्य पनि उहाँले सुनिरहनु भएको होला त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अँ यो पनि युनिसाजीकै आइडीबाट भएको छ दोहोऱ्याएर भयो या के भयो म एकचोटि हेर्दैछु हेलो दाई सन्चै हुनुहुन्छ त म Ashok Lama from Bastipur now Kulekhani program सुन्न नपाए नि मेरो लाइफ शर्मिला कुरा सुन्न नपाए नि मेरो लाइफ शर्मिला ओहो <laughs> तपाईँको कमेन्ट पढ्दै थिएँ तर अलिकति प्राविधिक गडबड भयो यहाँनिर मैले तपाईँको कमेन्ट रिफ्रेस भयो अटोमेटिक तैपनि पढ्ने कोसिस गरिरहेको छु तपाईँको कमेन्टहरू सबै सकेसम्म एउटा पनि छुट्याउने छैन म यही बाचा पनि गर्छु सकेसम्म र अन्तिममा तपाईँको नाम मात्र भए पनि राख्नेछु इनकेस मैले पढ्न भ्याएन भने धेरै साथीहरूको कमेन्टहरू यतिखेर पढिरहेको छु र म पढ्दै थिएँ कसको पढ्दै थिएँ कमेन्ट <laughs> आहा तपाईँको कमेन्ट पढ्दै थिएँ युनिसे युनिसाजीको आइडीबाट कमेन्ट गर्नुभएको थियो कमेन्ट गर्नुभएको थियो कसले अशोकजीले कमेन्ट गर्नुभएको थियो मलाई अलिकति गाह्रो भइरहेको छ त्यही पनि म पढिरहेको छु तपाईँको कमेन्टहरू उहाँको कमेन्ट पढ्दा पढ्दै अलिकति पेज रिफ्रेस हुन पुग्यो र तपाईँ एसएमएस गर्न सक्नुहुन्छ तपाईँले एसएमएस गर्न गाह्रो भइरहेको छ कि जस्तो लाग्यो हुन त केही साथीहरूको एसएमएस आएका छन् तपाईँले नगर्नु भएको हो कि अथवा आज के भयो तपाईँको एसएमएसहरू तपाईँले पठाउनु भएको एसएमएस यहाँ प्राप्त भएको छैन यदि तपाईँले पठाउनु भएको छ र जवाफ आएको छैन भने सुटुक्क मलाई कमेन्ट गरिदिनु होला अथवा फेसबुकमा मलाई म्यासेज छोडिदिनु होला यही आग्रह गर्न चाहन्छु युनिसाजीको कमेन्ट पढ्दै थिएँ मैले र कमेन्ट पढ्ने क्रममा नै पेज रिफ्रेस भएर मैले तपाईँका कमेन्टहरू पढ्न पाइनँ पुरै युनिसाजीको दुईवटा कमेन्टमध्ये एउटा कमेन्ट चाहिँ पढिसकेको थिएँ मैले शर्मिला सबिजीको त्यसै गरी अर्को कमेन्ट पनि बाँकी थियो तर अलिकता यहाँ समस्या भइरहेछ एनिवे म तपाईँको कमेन्ट एकैछिनमा पढ्छु यतिखेर अर्को कमेन्ट पनि राख्न चाहन्छु म कमेन्ट गर्नुभएको छ रोमियो अर्जितजीले लेख्नुहुन्छ हाई चन्द्र दादा यो अधेर कालो रातको मिठो माया केवल हजुरको लागि महटियादेखि सन्तोष अनि मेरो सन्देश खै कसलाई भनौँ दादा जसलाई धेरै माया गर्छु गर्थे उसले मलाई तिमी चासो नै दिन्नौ बालपन बालपनमा त एकदमै मिलन अनि हाम्रो असल फ्रेन्डको नाताले बोलचाल हुन्थ्यो बट अहिले केही खै किन हो बोल्न नै छोडेकी छे यो मेरो बेकारको मायाले गर्दा होला हाम्रो मायामा मिलन अनि सम्बन्ध छुटेको अनि मेरो अर्को साथी थियो बल बालापनको साथी रियो प्रेमले अनि एक्लो बनाएर छोडेर गयो सदाको लागि उसको यादले आँखामा आँसु आउँछ भुल्न सकिरहेको छैन ब्रो किन होला ओके दादा bye take care good night miss you भन्नुभएको छ रोमे अर्जीजीले लेख्नु भएको छ जहिले उहाँले रियो प्रेमको बारेमा सम्झिरहनुहुन्छ सदैव माया गरिरहनु भएको छ उहाँ यो संसारमा हुनुहुन्न तर पनि उहाँलाई सम्झिरहनु भएको हुन्छ रोमियोजी यस्तै हो माया गर्ने मान्छेलाई हामीले भुल्न सक्दैनौँ तर पनि सदैव सम्झेर दुःख पीडा मात्रै मनमा लिएर बस्नु हुँदैन कहिलेकाहीँ हाँस्न सिक्नुहोस् हाँसेर अगाडि बढ्नुहोस् अवश्य पनि तपाईँ अगाडि बढ्नुहुनेछ र तपाईँको यो माया अवश्य पनि उहाँको लागि उहाँसम्म पुग्नेछ उहाँ जुनसुकै संसारमा हुनुभए पनि तपाईँको यो माया तपाईँको यो प्रेमको आभास उहाँले अवश्य पनि पाउनुहुनेछ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कुशल राईजीले लेख्नुहुन्छ म माया गर्छु तिमीले जुनी जुनी साथ देऊ तिमी मलाई भन्नुभएको छ हेलो दादा नमस्ते इर्समी कुशल राई दोहा कतारबाट मेरो सन्देश छ म मेरो छुच्ची फुच्चीलाई धेरै मिस गरिरहेको छु भन्दै छुट्टिन्छ दादा ओके बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अघि नै मैले युनिसाजीको कमेन्ट पढ्दै थिएँ उहाँले लेख्नु भएको थियो सन्चै हुनुहुन्छ म अशोक लामा फ्रम बस्तीपुर नाउँकुले खाने प्रोग्राम सुन्न नपाए पनि मेरो लाइफ शर्मिला सबैलाई पनि सम्झिरहेको छु भनिदिनु है दादा भन्नुभएको छ अवश्य नै उहाँले भर्खरै कमेन्ट गर्नुभएको थियो तपाईँको यो सन्देश पाइसक्नु भएको छ तपाईँलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ अरू पनि धेरै साथीहरूको कमेन्टहरू छन् तर ती कमेन्टहरूभन्दा अगाडि एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि सफल पहचानो ना ठहरी जमीन ठहरा है पर मन में मची क्यों हलचल चुभती है मुझको क्यों दूरियां कविना सुकुनाया यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ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 प्रस प्रसन्ना तामाङ रुम्बा भन्नुभएको छ उसले मलाई सोध्थ्यो किन यति धेरै माया गर्छौ भनेर आज थाहा पायो जोसँग मिल्न भाग्यमा नै लेखेको हुन्न उसैसँग धेरै माया रहेछ उसलाई पाउँछु भनेर सपना देखेको थिएँ आज त्यही सपनाले गर्दा मनमा धेरै कुराहरू खेलिरहेको छ जीवनमा जुन देखेको मिठा सपना कहिले पुरा हुँदैन रहेछ जुन कुरा आज मेरो मनमा महसुस भयो ओके बबाई दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि नामटारबाट प्रसन्नाजीले गर्नुभएको थियो प्रसन्नाजी जिन्दगी यस्तै हो हामीले जे सोच्छौँ त्यो पुरा हुँदैन कहिलेकाहीँ हामी ठुलो सपना सजाउँछौँ आफ्नो मान्छेसँग माया गर्छौँ उसँगै जिन्दगी जिउने ठुल्ठुला सपनाहरू देखेका हुन्छौँ सपना त्यो चिज हो जुन पुरा भयो भने हामी सफलताको सिँढी चढ्दै जान्छौँ तर सपना त्यो चिज पनि हो जुन पुरा भएन भने हाम्रो जिन्दगी नै सिद्धिन सक्छ हाम्रो जिन्दगीको यात्रा नै टुङ्गिन सक्छ त्यसैले सपना देख्नु अघि त्यो सपना कत्तिको जायज हो त्यो सपना कत्तिको पुरा हुन सक्छ यो कुरा चाहिँ हामीले सदैव हाम्रो मनमा राख्नुपर्छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ अह एसएमएस गर्ने हुने साथी हुनुहुन्छ कसले गर्नुभएको छ हावा हेलो दादा how are you it's me Sushma Ghimire from Hetauda म मेरो हजुरलाई यसरी नै सधैँ मलाई माया गरिरहनु ल भन्न चाहन्छु र उहाँको भन्नुभएको छ यति मात्र आएछ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा सन्चै हुनुहुन्छ it's me Ritu Ghalan from Nuwatar दुई आज मेरो एसएमएस भन्नुपर्दा माई अल फ्रेन्डलाई miss you and love you भन्न चाहन्छु ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा it's me Swasti from Lal Jhadi आज मेरो सन्देश भन्नुपर्दा माई हर्ट कान्छा सुद सुदीपलाई miss you and love you भन्दै हाई दादा ओके दादा गुड नाइट एन्ड बाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा इट्स मी अविनाश तामाङ हटिया बाइस बुद्ध चोकबाट मेरो एसएमएस भन्नुपर्दा अल फेसबुक फ्रेन्डलाई मिस यु एन्ड काली यसलाई नि एन्ड सरोवर होल युनिटलाई ओके दादा बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका एसएमएस र कमेन्टहरू राखिरहेको छु यतिखेर एसएमएस भन्दा पनि एउटा कमेन्ट लिन चाहन्छु कमेन्ट गर्नुभएको छ सबिना स्याङतानजीले दर्शन नमस्ते दादा मि सबिना भैँसी छबाट मेरो एसएमएस प्यारिसिस बबितालाई मिठो माया भन्छु दिपा पूजा गोले पूजा थिङ युनिसा मिनुका अविरल प्रेमी एलिना त्यसै गरी बसन्ती राज तामाङ अमुन घलान रोमियो इन्द्रमान आत्मा निम छुटेका अल फ्रेन्डलाई मिस यु भन्छु र प्यारो छोरा सन्दीप एन्ड माई हस्बेन्ड विकासको मिठो माया अनि मिठो सम्झना होइन हजुरलाई पनि मिस यु भन्दै छुट्टिन्छु ओके बबाई गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ शर्मिला लामाजीले लेख्नुहुन्छ आँसुको रहेछ जिन्दगी के गर्नु सधैँ रुनु परेको छ आँसुको रहेछ जिन्दगी के गर्नु सधैँ रुनु परेको छ अरूको मनमा हाँसेको छु नि तर के गर्नु मनमा पीडा धेरै छ सधैँभरि खुसी हुन खोजेको थिएँ तर मनको पीडाले रुवाएको छ किन किन रच्यो दैवले मलाई मान्छे भनेर मनको पीडालाई सताइरहेको छ मुस्कान शर्मिला थिङ भन्नुभएको छ थ्याङ्क यू सो मच शर्मिलाजी तपाईँको यो कमेन्टको लागि सदैव दुःखको कुरा लेख्नुहुन्छ यो चन्द्रले तपाईँको सुखको कुरा पनि एक दिन सुन्न पाओस् तपाईँको सुखको आभास राखिएका शब्दहरू भावनाहरू पनि मैले पढ्न पाऊँ यही अपेक्षा गर्छु त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ एसके यादवजीले लेख्नुहुन्छ हेलो चन्द्र दादा के छ I am Sanjay Kumar Yadav from Hetauda दादा एउटा सायरी छ पढिदिनु ल भन्नुभएको छ हँसाने के बाद क्यों रुलाते हे दुनियाँ हँसाने के बाद क्यों रुलाते हे दुनियाँ जाने के बाद क्यों भुला आ, भूल जाते हे दुनियाँ हँसाने के बाद क्यों रुलाते हे दुनियाँ जाने के बाद क्यों भूल जाते हे दुनियाँ जिंदगी में क्या कोई कसर बाकी था जो जिंदगी में क्या कोई कसूर बाकी था जो मर जाने के बाद भी जलाते हैं दुनियाँ भन्नुभएको छ वा एकदमै राम्रो हो फ्रेन्ड्स शिव राजकिशोर मोहन नन्दन अल फ्रेन्डलाई miss you and good night भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो मिठो भावनासहितको कमेन्टको लागि साँच्चै नै रुवा हँसाएपछि मान्छेले किन रुवाइदिन्छ यो दुनियाँ किन यस्तो स्वार्थी बन्छ कि हामी हामीलाई नै हाँस्न सिकाउँछ फेरि रुन पनि बाध्य गराउँछ हामीलाई सम्झन सिकाउँछ फेरि हामीलाई नै भुलेर जान्छ साँच्चै नै यस्ता अनुत्तरित प्रश्नहरू हाम्रो जिन्दगीमा धेरै छन् जुन अनुत्तरित प्रश्नहरूको जवाब हामीले पनि खोज्न सक्दैनौँ धेरै धेरै धन्यवाद छ सञ्जय कुमारजी तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ कालीको काले म भन्नुभएको छ हेलो दादा यो अँधेरी कालो रातको न्यानो माया केवल हजुरहरूको लागि अनि दादा के छ तपाईँको खबर म कालीको काले दादा फ्रम हेटौँडा उन्नाइसबाट अनि आज मेरो सन्देश भन्नुपर्दा मेरो काली रूपालाई धेरै मिस गरिरहेको छु दादा यो माया भन्ने शब्द नै कस्तो है दादा मान्छेले देखेर माया गरेको सुनेको थिएँ मेरो माया त कस्तो भयो भयो नि दादा मलाई मेरी मायाले देखेकै छैन न त मैले नै र पनि मेरी कालीले मलाई धेरै मिस अनि माया गरेकी छे उसको मायाले मलाई धेरै धेरै बाँच्ने एउटा आधार दिएको छ love you Kali miss you Rupa Kali bye bye have sweet dream भन्दै छुट्टिन्छु चन्द्र दाजु दादा okay bye bye take care miss you भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि र नदेखिकन पनि माया हुन्छ अवश्य पनि तपाईँहरूको माया सदैव सफल रहोस् यही मेरो कामना अर्को कमेन्ट गर्नुभएको छ रोजिनी सिटौलाजीले हेलो हेलो हेलो रात्रिकालीन दर्शन नमस्कार म झापाको शिवगञ्जबाट रोजिनी सिटौला सर्वप्रथम तपाईँ अनि रेडियो युनिटलाई नै बाँकी पलको शुभकामना अनि गुड नाइट भन्न चाहन्छु आजको कार्यक्रम मार्फत साथीहरू रमिला मुखिया सरिता आ, सरिता रारा हाङ लेख्नु भएको छ सरिता तामाङ काली रेणु पार्वती खत्री पारु रेणु मुखिया सिङ्खा बान्त शिखा बान्तवा मिसिङ रेवत मिसिङ भन्नुभएको छ सागर राई कान्छा शान्ति गुरुङ विशाल सिंह गुरुङ जेनिसा मगर लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो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 हुई दोस्ती खाब जगने लगा दिल को लगने किस मोड़ पे ले आया ये दीवाना पन आपसे जो मिली ये नजर कोही व्यवसाय यानि केरेन्स सुमुद्र साङ्गीतिक आवाज तपाईँको लागि राखेँ र कार्यक्रम मुटुदेखि मुटुसम्ममा हो भने हामी कार्यक्रमको अन्तिममा छौँ यतिखेर तपाईँका कमेन्टहरू राख्न चाहन्छु एसएमएस भने अब बन्द गर्न चाहन्छु एसएमएस अब तपाईँ गर्न सक्नुहुन्न यतिखेर तपाईँका कमेन्ट पढ्ने क्रममा कमेन्ट पढ्न चाहन्छु अह कमेन्ट गर्नुभएको छ कमेन्ट गर्नुभएको छ मम्माज लास्ट क्विन पूजाजीले लेख्नुहुन्छ थाहा थिएन तिमीले मलाई माया गर्छौ भनेर थाहा थिएन साथ तिमीले पनि दिन्छौ भनेर तिम्रो मन छिया छिया पार्न खोजेको होइन तिमीले साथ दिँदै दिँदैनौ भनेर तिमीले साथ दिँदैनौ होला भनेर भन्नुभएको छ नमस्ते दाई यो अँधेरी कालो रातको साँच्चै सन्चै हो भन्नुभएको छ सन्चै छु म पूजा गोले उही बिरानो बस्ती हट्यानौबाट my all friend sister brother and my best friend I miss you and Ashok Rumba and Puja Pakhren and sis Dipa Manju बेमलालाई मिस यु बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ लेख्नुहुन्छ हेलो दादा नमस्ते it's me Bibas from Hetauda भन्नुभएको छ बिबसजीले कमेन्ट गर्नुभएको छ मेरो सम्पूर्ण साथीहरू लगायत सम्बन्धित व्यक्तिहरूलाई मोबाइल नम्बर परिवर्तन गरेको जानकारी गराउँदैछु र आवश्यक परेको खण्डमा फेसबुकमा म्यासेज गर्न सक्नुहुनेछ भन्दै छुट्टिन्छु बोबाई दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच बिबसजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अनिता ब्लोनजीले लेख्नुहुन्छ हाई दादा सन्चै हुनुहुन्छ इट्स मी अनिता ब्लोन नामटार सरोवर हो होल युनिटलाई आरामै होला भन्ने आशा राखेको छु भन्नुभएको छ अवश्य नै अनिताजी हामी सन्चै छौँ तपाईँलाई नै सन्चै होला आज मैले मेरो बाबा मम्मीलाई र मेरो हस्बेन्ड र छोरोलाई धेरै मिस गरिरहेको छु भन्दै बिदा हुन्छु गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच अनिताजी तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र अनिताजी श्रोता क्लबको उहाँ संयोजक पनि हुनुहुन्छ नामटारको श्रोता क्लबको सायद लालीगुराँस होला मैले अलिकता कन्फ्युज भएँ लालीगुराँस श्रोता क्लबको उहाँ संयोजक पनि हुनुहुन्छ हामीसँगै सहकार्य गरेर अगाडि बढ्नु भएको छ कार्यक्रम मुठुदेखि मुठुसम्ममा उहाँको कमेन्ट आज पढ्न पाएँ खुसी लाग्यो अनिताजी कार्यक्रम सुनिरहनु भएको होला र केही साथीहरूको कमेन्ट छुट्यो कि म एकचोटि हेर्दैछु तपाईँका सन्देशहरू एसएमएस चाहिँ आज अलि थोरै आयो के हो मैले पनि बुझ्न सकिनँ एसएमएस सर्भरको गडबडी हो जस्तो पनि लाग्यो तर जति पनि श्रोताहरूले एसएमएस गर्नुभएको थियो तपाईँको एसएमएस मैले पाइनँ भने त्यसको लागि म सरी भन्न चाहन्छु आगामी दिनमा तपाईँको कमेन्ट तपाईँको एसएमएसहरूलाई अवश्य पनि राख्नेछु र यतिखेर अन्तिम अन्तिम कमेन्टहरू पढ्दैछु लेख्नुहुन्छ म कान्छु कान्छी कान्छाको भन्नुभएको छ दा मेरो अर्को सन्देश चाहिँ अह महादेवको लागि हो महादेव यो धरतीमा पनि छिट्टै पठाइदिनु है भन्न चाहन्छु भन्नुभएको छ कसैलाई पठाउनु भन्नुभयो धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र अन्ताजीको मैले कमेन्ट पढिसकेको छु यति नै रहेछ एउटा कमेन्ट अझै तपाईँको देखाइरहेको छैन सरी त्यसको लागि तपाईँ कसको कमेन्ट परेको नि हो मैले पढ्न पाइनँ त्यसको लागि सरी भन्न चाहन्छु र तपाईँ ज जसले मलाई कार्यक्रममा कमेन्ट गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी एसएमएस गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु कमेन्ट गर्नुहुने एसएमएस गर्ने तपाईँका साथसाथै यतिखेर स्वदेश तथा विदेशमा रहेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम मुटुदेखि मुटुसम्मको यो बसाइबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्रि जाने है कैसा दीवानापन दीवानापन कभी ना सुकून आया कभी ना करार आया जब से है तुम पे मुझको प्यार आया